रेडियो अर्पण एक सय चार थप्लो पाँच मेगाहरूसँगै इन्टरनेट अनलाइनमा W W W dot radio Arpan dot com dot NP मार्फत संसारभरिकै साथ सुनिरहनु भएको बिहान सात बजेको अर्पण स्थानीय समाचारमा स्वागत छ म ध्रुवराज खनाल स्थानीय समाचार विस्तारमा कारले ठक्कर दिँदा पूर्वी चितवनको भण्डारामा तीनजना गम्भीर घाइते भएका छन् पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको बा एघार छ चार आठ चार नम्बरको कारले गैराती भण्डाराको खहरी पुलमा ठक्कर दिँदा स्थानीय तीन युवा घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ घाइते हुनेहरूमा स्थानीय चौबिस वर्षीय कविराज चौलागाई तेइस वर्षका दिनेश पौडेल र बीस वर्षीय विशाल श्रेष्ठ रहेका छन् घाइते तिनैजनाको टाउको र हातमा गम्भीर चोट लागेको प्रहरीले जनाएको छ उनीहरूको कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पताल भरतपुरमा उपचार भइरहेको छ यसबीच घटना लगत्तै स्थानीयले दोषीलाई कारवाहीको माग गर्दै केही समय राजमार्ग बन्द गराउने क्रममा आक्रोशित समूहले राजमार्गमा रोकिराखेका आधा दर्जनभन्दा बढी गाडीमा तोडफोड गरेको प्रहरीले जनाएको छ प्रहरी सर्वसाधारण सम्झाइ बुझाइ गरेपछि रातिदेखि नै राजमार्ग सुचारू भएको छ पैदल यात्रीलाई ठक्कर दिने कार र त्यसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ उता भारतीय नम्बर प्लेटको ट्रकको ठक्करबाट जीपमा सवार एकजनाको भरतपुरको आमटारीमा मृत्यु भएको छ मृत्यु हुनेमा भनपाएक ठिमुराका टेकबहादुर गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ मोगलिनबाट नानगढतर्फ आउँदै गरेको एसआर अन्ठाउन्न सत्तरी बत्तीस नम्बरको ट्रकले दिउँसो एक बजेको समयमा आमटारीमा विपरीत दिशातर्फ जाँदै गरेको ना एक ज सोह्र चौसठी नम्बरको जीपलाई ठक्कर दिँदा जीपमा सवार गुरुङको मृत्यु भएको हो इनार सफा गर्ने क्रममा चितवनमा एकै परिवारका दुई दाजुभाइको ज्यान गएको छ पश्चिम चितवन स्थित पटियानी गाविचडा नम्बर तिनका पैँतालिस पचास वर्षीय लालबहादुर बिक र उनका भाइ पैँतिस वर्षका कुमार बिकको मृत्यु भएको जिल्ला प्रहरी चितवनले जानकारी दिएको छ स्थानीय राजु तामाङको इनार सफा गर्ने क्रममा इनारमा डुबेर दाजुभाइको ज्यान गएको हो यसैबीच हिजो दिउँसो राति खोलामा पौडी खेल्ने क्रममा शुक्रनगर तीन घर भएका अमिर सुनारको एघार वर्ष छोरा विद्यमान सुनारको मृत्यु भएको छ पौडी खेल्ने क्रममा डुबेपछि उद्धार गरेर उपचारका लागि भरतपुर ल्याउने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ चितवनमा लामखुट्टेको लार्भा पेउपा मार्ने अभियान शुरू भएको छ डेङ्गुका बिरामी बढ्दै गएपछि जिल्ला जनस्वास्थ्य कार्यालय चितवनले हिजोबाट घर घरमै पुगेर डेङ्गु सार्ने लामखुट्टेका लार्भा र पिउपा मार्ने अभियान सुरु गरेको हो यही वैशाखबाट चितवनमा डेङ्गुका बिरामी बढेका छन् खोज र नष्ट गर अभियानका लागि प्रशिक्षण दिएका तीन सय पचास कर्मचारीलाई फिल्डमा खटाइसकेको कार्यालयका किट नियन्त्रण निरीक्षक रामकुमार केसीले बताउनुभयो हिजोदेखि तीन दिनसम्म चितवनको रत्न नगर र भरतपुर नगरपालिकामा यो अभियान सञ्चालन हुँदैछ शुक्रमा स्थानीयलाई डेङ्गुका बारेमा जानकारी दिने र सचेत गराउने कार्यक्रम छ विक्रम सम्ब दुई हजार सत्तरी वैशाखमा दुईजनामा डेङ्गु देखिएको डेङ्गुको संक्रमण जेठमा चौधजनामा देखिएको छ असारमा पनि डेङ्गु देखिएकाले महिनाको अन्तिममा मात्र तथ्याङ्क आउने जनस्वास्थ्य कार्यालयले जानकारी दिएको छ चितवनमा गएको साउन महिनाबाट जेठसम्म तिन सय सन्ताउन्न जनामा डेङ्गु रोग लागेको पाइएको छ पानी परेसँगै संक्रमण फैलिएकाले घर वरपर साना ठुला भाँडामा पानी जमेको भए फाल्न जनस्वास्थ्य कार्यालय चितवनले आग्रह गरेको छ डेङ्गु सार्ने लामखुट्टेले जमेको पानीमा फुल पार्ने र बच्चा हुर्काउने भएकाले सचेत हुन चिकित्सकहरूले आग्रह गरेका छन् एडिस एजेप्टाई नामको संक्रमित पथी लाम लामखुट्टेले टोकेमा डेङ्गु लाग्दछ जी लामका चेपाङ बालबालिकाको शिक्षा पाउने सपना केही पूरा हुने भएको छ विद्यालय भवनको अभावमा दिन खुल्ला आकाश तल बसेर जसोतसो पढ्दै आएका चेपाङ बालबालिका अब नयाँ पक्की भवनमा पढ्न पाउने भएका छन् त्यस ठाउँमा पुग्न सिद्धि तीन दोबानबाट चार घण्टा उकालो हिँड्नुपर्दछ करिब चौध लाख लगानीमा विकट चेपाङ बस्तीमा स्कूल भवन बनेपछि ती बालबालिकालाई पढ्ने सुविधा थपिएको छ जिल्ला शिक्षा कार्यालयले यस ठाउँमा एउटा बाल विकास कक्षा दिएको थियो त्यही कक्षामा गाउँमा साना बालबालिका पढ्थे शिशु कक्षा पछिको पढाइ उनीहरूका लागि सम्भव थिएन शिक्षित हुनुपर्छ भन्ने चेतनाको कमी गरिबी र नजिक अन्य विद्यालय नहुँदा उनीहरू शिक्षाबाट वञ्चित बनेका थिए चितवन जिल्लालाई पूर्ण सरसफाईयुक्त जिल्ला बनाउन पाँच वर्षे रणनीतिक योजना तयार गरिने भएको छ खानेपानी सरसफाई तथा स्वच्छता समन्वय समितिले भरतपुरमा गरेको प्रारम्भिक छलफलमा सरसफाईको मापन गर्ने सूचकहरू कार्यान्वयन गर्ने विषयमा छलफल भएको छ सबै क्षेत्रमा खानेपानीको पहुँच चर्पी प्रयोग व्यवहार परिवर्तन सुधारेको चुलोको प्रयोग करेसाबारी व्यवस्थापन गोडसुधार जस्ता सूचकहरूलाई कार्यान्वयन कसरी गर्ने भनी योजना बनाउन लागि समितिका संयोजक स्थानीय विकास अधिकारी भरतमणि पाण्डेले आधारभूत सुविधालाई विस्तार गर्दै उच्च स्तरको खानेपानी तथा सरसफाई सुविधा सहज रूपले पुर्याउन रणनीतिक योजना बनाउन लागि जानकारी दिनुभयो चितवनका केही निजी विद्यालयमा शुल्क वृद्धि गरिएको विरोधमा विद्यार्थीहरूले आन्दोलनलाई जारी राखेका छन् शुल्क बढाउने विद्यालयहरूमा विद्यार्थी संगठनले ताला लगाएका छन् यसबीचमा प्याप्सन र विद्यार्थी संगठनबीच पटक पटक वार्ता भए पनि सहमति भने जुट्न सकेको छैन प्याप्सन चितवनका अध्यक्ष बेलबहादुर गुरुङले वार्ता भइरहेको र सहमति हुन नसकेको बताउनु भएको छ बढाएको शुल्क वृद्धि फिर्ताको माग गर्दै तालाबन्दी गरिएको नेविसङ चितवनका पूर्व सचिव परमेश्वर खनालले जानकारी दिनुभयो बताउनुभयो उहाँले कुन कुन विद्यालयमा कति कति शुल्क बढाइएको छ भनेर विद्यार्थीहरूद्वारा अनुगमन थालिएको पनि बताउनुभयो पराग सेची किराको संरक्षण गर्न सके खाद्य बालीको उत्पादन बढ्ने सरकारवालाहरूले बताएका छन् विश्व पराग सेचन परियोजना रामपुरले सौरामा आयोजना गरेको पराग सेचन र पराग सेचीको संरक्षण सम्बन्धी तालिमको समापन कार्यक्रममा सरकारवालाहरूले यस्तो बताएका हुन् कार्यक्रममा जिल्ला कृषि विकास कार्यालयका प्रमुख राजाराम अधिकारीले कृषिको भविष्य पराग सेचीसँग जोडिएको हुँदा यसको महत्व रहेको बताउनुभयो यसको महत्वबारे कृषकहरूलाई बुझाउन सके खाद्य बालीको उत्पादन पर्ने वातावरण संरक्षण हुने र मानव स्वास्थ्यलाई समेत राम्रो हुने बताउनुभयो त्यस्तै बढ्दो विषादीको प्रयोगका कारण माटोको उर्वरा शक्तिमा रास आएको हुँदा पराग सेचन गर्ने किरालाई असर गर्ने हुँदा विषादीको प्रयोग न्यूनीकरण गर्दै जाने र पराग सेचनको बारेमा जनचेतना फैलाउनु पर्नेमा उहाँले जोड दिनुभयो कार्यक्रममा रामपुर क्याम्पसका प्राध्यापक डाक्टर रेशम बहादुर थापाले पराग सेचन नहुँदा उत्पादन नहुने भएकाले यसतर्फ किसानहरूलाई जनचेतना अभिवृद्धि गर्नुपर्नेमा जोड दिनुभयो विषादीका कारण उत्पादनमा कमी आएको हुँदा आइपिएम पद्धतिसँगै पराग सेचनलाई सँगसँगै अगाडि बढाउनु पर्नेमा उहाँले जोड दिनुभयो कार्यक्रममा रत्नगर कृषि सेवा केन्द्रका प्रमुख दीपक पौडेल प्रशिक्षार्थीका तर्फबाट गीता बर्तल लगायत बोल्नु भएको थियो तालिममा अर्ग्यानिक क्षेत्र आइपिएम मौरीपालक किसान र व्यावसायिक रूपमा खेतीबालीमा लागेका जना कृषकहरूको सहभागिता रहेको थियो तालिममा प्राध्यापकहरू श्रवण कुमार शाह खेमराज दाहाल रेशम बहादुर थापा र परियोजनाका कार्यक्रम संयोजक केदार देवकोटाले परागसेचन र परागसेची किराको महत्वको बारेमा प्रशिक्षण दिएका थिए तालिम समापन कार्यक्रम विश्व परागसेचन परियोजनाका स्टरिङ कमिटी सदस्य पूर्णदत्त भूषालको अध्यक्षतामा सम्पन्न भएको थियो चितवनका केरा उत्पादक कृषक कृषकहरूले केरामा लाग्ने रोगको निदान नहुँदा समस्या भएको गुनासो गरेका छन् केरामा कुहिने रोग बढ्दै गए पनि यो समस्या समाधानको उपाय नभेटिएको भन्दै उनीहरूले व्यवसायमै समस्या पर्न थालेको बताएका हुन् चितवनमा सञ्चालित एक गाउँ एक उत्पादन कार्यक्रमको आयोजनामा भएको केरा बगान अनुगमनमा केरा उत्पादक कृषकहरूले एक गाउँ एक उत्पादन कार्यक्रमले भने व्यवसायमा सहयोग पुगेको बताएका छन् केरा व्यवसाय समितिका अध्यक्ष यज्ञ प्रसाद सुवेदीले केरा व्यवसायमा सरकारको सहयोग कम भए पनि एक गाउँ एक उत्पादन कार्यक्रमको माध्यमबाट किसानहरूले केही भए पनि सहयोग पाएको बताउनुभयो नेपालमा करिब कुल माघको सैतिस प्रतिशत केरा उत्पादन हुने गरेको भन्दै उहाँले शत प्रतिशत उत्पादनका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 समाचार सकियो ध्रुवराज खनालाज्ञा चाहन्छु नमस्कार यस अर्पण स्थानीय समाचारको साथमा Jai Galeshwar real estate and housing प्रणालीद्वारा निर्मित कपुर कोलोनी चैनपुर तिन चितवन पूर्व पश्चिम राजमार्ग अन्तर्गत चैनपुर चोकबाट बाह्र सय मिटर उत्तर तर्फ कङ्काली कोट जाने बाटोमा रहेको चार बिघा क्षेत्रफलमा फैलिएको प्रत्येक मोहडाको अगाडि दुईवटा कपुर प्लान्ट भएको आकर्षक घडेरीहरू अब तपाईँको रोजाई अनुसार फाइनान्सको सुविधामा पनि उपलब्ध गराइनेछ विकासका पूर्वाधारहरू खाने पानी पिच बाटो बिजुली संचार यातायात लगायत अन्य सुविधा सुविधा सम्पन्न घडेरी खरिद गरी ढुक्क हुनुहोस् सम्पर्कका लागि गोपाल पौडेल रत्नगर मोबाइल अन्ठानब्बे चार पचास उना पचास सात सय अठाइस प्रेम हिमाली चैनपुर मोबाइल अन्ठानब्बे चार त्रिपन्न अडसठी शून्य पचहत्तर र दीपक